मान्छेको किन पुच्छर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन मान्छेको किन पुच्छर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन हामीले पुज्ने मन्दिरहरूमा हामीले पुज्ने मन्दिरहरूमा लिङ्ग त हुन्छ शङ्कर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन स्वास्नीकै कुरा सुन्छ छोराले स्वास्नीकै कुरा सुन्छ छोराले बाबुआमाको कदर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन ट्र्याक्टर र ट्रकले ओसारिसके ट्र्याक्टर र ट्रकले ओसारिसके नदीमा अचेल पत्थर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन नेताकै भाषण पत्रिकाभरि नेताकै भाषण पत्रिकाभरि काम लाग्ने कुनै खबर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन साइकल बेचेर घोडा किनौ कि साइकल बेचेर घोडा किनौ कि घोडा कहिल्यै पञ्चर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन सुन ए गालिब हाम्रो गजलमा सुन ए गालिब हाम्रो गजलमा लय हुँदैन बहर हुँदैन मान्छेको किन पुच्छर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन तोप गाछी झापाका श्रोता विवश बौलाहाले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा पठाउनु भएको सामग्री थियो यो करिब पचासजना सम्मिलित एउटा सेमिनारका वक्ताले सबैलाई हावा भरिएको बेलुन बाँडे र बेलुनमा आआफ्नो नाम लेख्न भने त्यसपछि सबैबाट बेलुन फिर्ता मागेर छेउैको कोठामा लगी थुपारे उनले अब सबैजनालाई उक्त कोठामा गई पाँच मिनटभित्र आआफ्नो नाम लेखेको बेलुन लिआउन अहराए सबै दौडेर कोठामा गए आफ्नो बेलुन भेट्टाउन सबैले सबैलाई धकेला धकेल तछाड मछाड माहौल अस्तव्यस्त भयो पाँच मिनट सकिँदा कसैले आफ्नो बेलुन भेट्टाउन सकेनन् सेमिनारका ती वक्ताले ती सबैलाई पुनः कोठामा फिर्ता पठाए तर यसपालि आफ्नो नाम भएको बेलुन खोज्नुको साटो आफूले भेट्टाएको कुनै पनि बेलुनमा जसको नाम छ त्यो व्यक्तिलाई बेलुन दिनुपर्ने थियो अचम्म यसपटक मात्र एक मिनटमै जनाको हातमा आआफ्नो बेलुन थियो हाम्रो जीवनमा ठ्याक्कै यही भइरहेको छ सबैले जताततै खुसी खोजिरहेका छौ। तछाड मछाड गरेर तर थाहा छैन कहाँ छ खुसी हाम्रो खुसी भनेको अरू मान्छेको खुसीमा हुन्छ उनीहरूको खुसी उनीहरूलाई दिनुहोस् तपाईँ आफ्नो खुसी पाउनुहुनेछ नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुबासमा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी आज कार्यक्रमको छ्यासी श्रृङ्खला विश्वकप क्रिकेटमा पहिलो पटक पाइला राखेको नेपाली टिमलाई शुभकामना दिँदै यस गीतबाट आजको कार्यक्रम अगाडि बढाउँदैछौ दिपेश सिगदेलको आवाजमा जय राजेश आर्याको सङ्गीत पछ्याउन गाह्रो छ तर हामी साछौँ तिमी हार नमान लड तिमी हामी साँच्छौँ सुर्लम्मै डुबेछु परिकल्पनामा रङ्गी चङ्गी कुरा गरी कल्पनामा चुर्लुम्मै डुबेछु परिकल्पनामा रङ्गी चङ्गी कुरा गरी कल्पनामा प्यासी आत्माहरू तृप्त पार्छु भनी प्यासी आत्माहरू तृप्त पार्छु भनी पर्खे प्रेम प्याला भरी कल्पनामा रङ्गी चङ्गी कुरा गरी कल्पनामा मन मुटु दुख्दा पीडा सारा भुल्थे मन मुटु दुख्दा पीडा सारा भुल्थे उनी सँगै नजिक सरी कल्पनामा रङ्गी चङ्गी कुरा गरी कल्पनामा दोस्रो व्यक्तिसँग बोले मात्र पनि दोस्रो व्यक्तिसँग बोले मात्र पनि रिसाउँथे आँखा तरी कल्पनामा रङ्गी चङ्गी कुरा गरी कल्पनामा पाउ दुखला भनी उनको गोरेटोमा पाउ दुखला भनी उनको गोरेटोमा माया गर्थे फुल छरी कल्पनामा चुर्लुम्मै डुबेछु परिकल्पनामा रङ्गी चङ्गी कुरा गरी कल्पनामा चुलाचुली इलामका श्रोता धर्म सन्देशले पठाउनु भएको सामग्री थियो यो तपाई आफ्नाले दिएको चोटको अभिलेख राख्नुहुन्छ आफ्नाले दिएको चोटको बारेमा यी दुई मिल्ने साथी मध्येका एकले जे गर्छन् त्यो निकै रोचक छ यो सामग्री राख्नेछौ एकैछिनपछि सुतेर बितायो मैले रोएर बिताएँ भूमि ओछ्याई आकाश ओढेर बिताए तिमी सुतेर बितायौ मैले रोएर बिताए भूमि ओछ्याई आकाश ओढेर बिताए पत्थर पग्लेन कहिल्यै मुटु फुटेर गयो पत्थर पग्लेन कहिल्यै मुटु फुटेर गयो रातभर यी पत्थर मैले जोखेर बिताए भूमि ओछ्याई आकाश ओढेर बिताए तस्बिर उडाएपछि नै उडायो जिन्दगी तस्बिर उडाएपछि नै उडायो जिन्दगी तिमी लुकेर बसेको पल खोजेर बिताए भूमि ओछ्याई आकाश ओढेर बिताए नदी जस्तै शान्त म खहरे झैँ उर्लन्छु नदी जस्तै शान्त म खहरे झैँ उर्लन्छु हो अविस्मरणीय समय भोगेर बिताए भूमि ओछ्याई आकाश ओढेर बिताए तिम्रो त्यो दरबार उज्यालो हेर्नलाई तिम्रो त्यो दरबार उज्यालो हेर्नलाई घोर अँध्यारोमा प्रकाश छोपेर बिताए तिमी सुतेर बितायौ मैले रोएर बिताए भूमि ओछ्याई आकाश ओढेर बिताए गोलधाप चार झापाबाट श्रोता प्रकाशमणि खनालले पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा मरुभूमिमा यात्रा गरिरहेका दुई मित्रहरूबीच अचानक वाद विवाद चर्केर गयो एउटाले अर्कोलाई रिसको झोकमा गालामा झापड हानिदियो झापड खाने मित्रलाई झापडको चोट भन्दा पनि मनमा लागेको चोटले बढी पीडा भयो तर उसले केही बोलेन आज मलाई मेरो सबैभन्दा मिल्ने साथीले झापड हान्यो उसले त्यही बालुवामा लेख्यो ती दुवै हिँडिरहे र मरूभूमिको बीचमा भेटिने हरित भूमिमा पुगेपछि रोकिएर स्नान गर्ने निर्णय गरे नुहाउने क्रममा तलाउको दलदल भागमा अघि झापड खानेवाला मित्र भासियो र डुब्नै लागेको थियो उसको मित्रले बचायो त्यहाँबाट हिँड्नै लाग्दा डुब्नै लागेको मित्रले ढुङ्गामा लेख्यो आज मलाई मेरो सबैभन्दा मिल्ने साथीले बचायो त्यो देखेर अर्को साथीले सोध्यो मैले झापड हाने बालुवामा लेख्यौ अहिले चाहिँ ढुङ्गामा लेख्यौ जब कसैले चोट दिन्छ भने हामीले बालुवामै लेख्नुपर्छ जसलाई क्षमाको हावाले उडाएर लैजान सकोस् तर यदि कसैले केही राम्रो गर्छ भने त्यसलाई पत्थरमा कुद्नुपर्छ जसलाई जस्तो सुकै हावा आए पनि उडाएर लैजान नसकोस् उसले जवाफमा भन्यो जीवनमा आफूसँग के छ भन्ने कुरालाई होइन को साथमा छ भन्ने कुरालाई महत्व दिनुपर्छ जसलाई म आफ्नो भन्न सक्छु हृदयका सबै कुरा खुलेर भन्न सक्छु आज के खास फेरियो मात्र लाग्छ यो आस फेरियो कुन्नी आज के खास फेरियो मात्र लाग्छ यो आस फेरियो काटमारमा शान्ति जप्नेले काटमारमा शान्ति जप्नेले टोक्छ मानवै घाँस फेरियो मात्र लाग्छ यो आस फेरियो जित हारको श्रृङ्खला उही जित हारको श्रृङ्खला उही देख्छु हर्ष उल्लास फेरियो मात्र लाग्छ यो आस फेरियो काप्दछन् भित्रै देखियो जिउ काप्दछन् भित्रै देखियो जिउ दुश्मनी बिना त्रास फेरियो मात्र लाग्छ यो आस फेरियो अल्म लिन्छु खै के भयो यहाँ लिन्छु खै के भयो यहाँ धरती हो कि आकाश फेरियो मात्र लाग्छ यो आस फेरियो भन्छु जे भयो एउटा कुरा भन्छु जे भयो एउटा कुरा बाँच्न चाहिने सास फेरियो कुन्नी आज के खास फेरियो मात्र लाग्छ यो आस फेरियो हाल त्रिचन्द्र कलेज काठमाडौँमा अध्ययनरत गोर्खाका श्रोता जीवन श्रेष्ठले पठाउनु भएको सामग्री थियो यो भनिन्छ परेको बेला भगवानले हेर्नुहुन्छ समस्या पर्दा हामी आत्तिन्छौँ भगवानलाई पुकार्छौँ र कतिपय अवस्थामा भगवानसँगै रिस पनि पोख्छौँ तर भगवानले हेर्नुहुन्छ भगवानले पठाउने सहायता हामीले सोचे जस्तै सजिलो वा आशा गरे जस्तै आकार र स्वरूपमा नआउन सक्छ तर आउँछ कार्यक्रमको अर्को अंशमा यो सामग्री रहनेछ कृपया हामीसँग रहनुहोला नजर तिम्रो अलिकति नजर तिम्रो झुकाएर अलिकति नजर तिम्रो झुकाएर बादल जस्तो कालो केश मन बग्ने सरी जता पनि sky Jehovah. मलाई जस्तै तिमीलाई पनि हुन्छ भने यदि मनको कुरा मनले नै सुन्छ भने यदि मलाई जस्तै तिमीलाई पनि हुन्छ भने यदि मनको कुरा मनले नै सुन्छ भने यदि माया गर्न मुटु साट्न किन आनाकानी माया गर्न मुटु साट्न किन आनाकानी मेरो जस्तै माया बग्ने खुन्छ भने यदि मनको कुरा मनले नै सुन्छ भने यदि भनिदिए तयार छु म तिम्रो हुन पनि भनिदिए तयार छु म तिम्रो हुन पनि तिम्रो मनले मलाई नै सुन्छ भने यदि मनको कुरा मनले नै सुन्छ भने यदि न्यानो पारौँ मायाले दुईटाको मन अब न्यानो पारौँ मायाले दुईटाको मन अब मेरो चिसो तिमीलाई पनि छुन्छ भने यदि मलाई जस्तै तिमीलाई पनि हुन्छ भने यदि मनको कुरा मनले नै सुन्छ भने यदि हाल फ्रान्सको पेरिसमा रहनुभएका गोर्खा बारपाकका श्रोता भूमि गुरुङले पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा आफ्नो काममा व्यस्त एक महिलालाई उनको घरबाट खबर आयो घरमा छोरी सिकिस्त बिरामी छिन् तुरुन्त घर आउनु पर्यो कमजोर आर्थिक स्थिति टुक्रिएको परिवार आफन्तलाई छोरी हेर्न लगाई उनी काम गएकी थिइन् हस्याङ फस्याङ गर्दै निस्किन् उनले आफ्नो थोत्रो कार बाटैमा पर्ने औषधि पसलमा रोकिन् औषधि लिएर कारको ढोका खोल्न खोज्दा चाल पाइन् उनले कारको चाबी कारभित्रै छोडेर ढोका लगाएछन् घर पुगेर छोरीलाई भेट्न उनी हतारमा थिइन् तर गाडीको ढोका खोल्न नसकेपछि कोसौँ टाढा घर पुग्ने अरू कुनै उपाय थिएन छोरीको स्थिति निकै खराब छ भनी घरबाट फोन आएपछि उनी त्यही रुन थालिन् गाडीको ढोकामा हात बजार्न थालिन् टाउको समातेर चिच्छाइन् भगवान लौन केही गर करिब पाँच मिनटपछि अर्को एउटा थोत्रो गाडी उनको गाडी छेउमा आएर रोकियो सो गाडीबाट हेर्दै डर लाग्दो लामो दारी भएको जिङ्रिङ्ग कपाल फोहोरी देखिने मान्छे निस्किएपछि ती महिला सहयोग माग्न हिचकिचाइन् साँझको बेला थियो बरु उनी अलिकति डराइन् भगवान धन्य मेरो सहयोगमा तिमीले कोही पठाउन सकेनौ बिरामी छोरी भेट्न आतुर एउटी आमा माथिको ठुलो अन्याय हो भगवान के म तपाईँलाई सहयोग गर्न सक्छु डरलाग्दो लामो दारी जिङ्रिङ्ग कपाल फोहोरी देखिने त्यो मान्छेको आवाजले ती महिला झसङ्ग भइन् मैले मेरो गाडीको चाबी गाडीभित्रै छोडेर गाडीको ढोका लगाएँ अब ढोका खोल्न नसकी अलपत्र परे म घर पुगी बिरामी छोरीलाई अस्पताल लैजान आत्तिएकी छु उनी रुन थालिन् एक शब्द नबोली उसले आफ्नो गाडीको पछाडिको सिटबाट कपडा झुन्डाउने फलामको तारको ह्याङ्गर लिए आयो जसको सहायताले मात्र तिस सेकेन्डमा ढोका खोलिदियो एकैछिन अघि त्यो मान्छेको बारेमा नकारात्मक सोचेकोमा ती महिलालाई पश्चाताप भयो महिलाले त्यो मान्छेलाई अङ्गालो हालिन् र भनिन् तपाईँ त देउतै बनेर आउनुभयो साँच्चीकै असल व्यक्ति हुनुहुँदो रहेछ धन्यवाद म्याडम मलाई असल नभन्नुहोस् म भर्खरै जेलबाट निस्केर आउँदैछु यसरी नै गाडीको ढोका खोल्ने गाडी चोर्ने अभियोगमा जेल सजाय पुरा गरी निस्केको एक घन्टा मात्रै भयो त्यति भनेर त्यो मान्छे आफ्नो बाटो लाग्यो महिला पनि आफ्नो गाडीभित्र पसिन् भगवान् धन्य छौ धन्य छौ तिमी तिमीले सहयोग पठायौ त्यो पनि एउटा जानाकार मान्छेलाई पठायौ यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो यस कार्यक्रमलाई अनलाइन वा डाउनलोड गरी सुन्नका लागि Chisapani Nepal dot blogspot dot कममा लगन गर्नुहोला कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कम जाँदा जाँदै सरस्वती धुमीको शब्द रचना सङ्गीतकार गणेश रसिकको सङ्गीत र झुमा लिम्बुको स्वर रहेको यो गीत राख्दै निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौ शुभरात्री Again.